तिमीको माया गर्छु किन शङ्का गर्छौ मेरो माता चोखो माया गर्छु तिम्रो कसम तिमी बिना म त बाँच्न सक्दिन तिम्रो कसम तिमी बिन म त बाँच्न सक्दिन छु जिउँदै मर्छु किन शङ्का गर्छु मेरो माता चोखो माया गर्छु लागि जन्मेको हुँ तिम्रै बनि मर्न चाहन्छु तिम्रै लागि जन्मेको हुमा तिम्रै बनि मर्न चाहन्छु तिम्रो सिउदो तिम्रो जिन्दगी तिम्रो सिउदो तिम्रो जिन्दगी खुसीले म भर्न चाहन्छु खुसीले म भर्न चाहन्छु किन शङ्का गर्छु मेरो माता चोखो माया गर्छु तिमीको जिन्दगीमा सारथी हो माया सक्दिनमा सुन्न नराम्रो कुनै कुरा तिम्रो बारेमा सक्दिनमा सुन्न नराम्रो कुनै कुरा तिम्रो बारेमा कुनै बाजी छैन संसारमा कुनै बाजी, छैन संसारमा मैले जित्ने तिमीले हारेमा मैले जित्ने तिमीले हारेमा किन शङ्का गर्छौ मेरो माता चोखो माया गर्छु शङ्का गर्छु मेरो म त चोखो माया गर्छु तिम्रो कसम तिमी बिना म त बाँच्न सक्दिन तिम्रो कसम तिमी बिना म त बाँच्न सक्दिन मर्छु जिउँदै मर्छु किन शङ्का गर्छु मेरो माता चोखो माया गर्छु किन शङ्का गर्छु मेरो माता चोखो माया गर्छु किन शङ्का गर्छु मेरो चोखो माया गर्छु निसरे सनि सरे सनि सरे